नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा डब्लु dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल समाचार विस्तारमा चितवनको शक्तिखोरमा पहिरोले पुरिएर एक महिलाको ज्यान गएको छ खेतमा काम गरिरहेकी शक्तिखोर दुई राजवनकी बाइस वर्षीय रेणुका चेपाङको पहिरोले पुरिएर अपरान्न मृत्यु भएको हो उनको शव घरमै राखिएको छ बुधबारदेखि नै लगातार वर्षा भएपछि पहिरो खस्ता रेणुकाको स्यान गएको स्थानीय जितनारायण श्रेष्ठले जानकारी दिनुभयो रेणुका गर्भवती समेत रहेको बताइएको छ यस्तै खोलाले बुघाउँदा शक्तिखोरमा नै एक पुरुष बेपत्ता भएका छन् साँझ पख कैरखोला तर्दै गर्दा शक्तिखोर आठका अन्दाजे चालिस वर्ष मुर्चुङ्गा चेपाङ बेपत्ता भएको स्थानीय अर्जुन बस्नेतले जानकारी दिनुभयो शक्तिखोर नौ न्युरेनिका स्कूल छेउबाट खोला तरेर कालिका मन्दिर आउन लाग्दा बगाएपछि चेपाङ बेपत्ता भएका हुन् उनलाई खोज्न इलाका प्रहरीकाले जुटपानीको टोली खटाइएको छ स्थानीयले खोला नतर्न आग्रह गरे पनि चेपाङले जबरजस्ती खोला तर्न खोज्दा भएको बस्ने स्टेटको भनाइ छ यसैबीच निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गिलालले विभिन्न स्रोत मार्फत घटनाका सामना गरी आए पनि लगातारको वर्षाका कारण सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेकाले घटनाको पुष्टि गर्न नसकिएको बताउनुभयो निरन्तरताको वर्षाले नारायणी नदीको तटीय क्षेत्र पश्चिम पश्चिम चितवनका मेघौली घुन्सानगर दिव्यनगर तथा रापतीका तटीय क्षेत्र आसपास रहेका जनतालाई उच्च सतर्कताका साथ रहन विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका गेलालले अपील गर्नुभएको छ यसै गरी लगातारको वर्षापछि पूर्वी चितवनको रत्नगर नगरपालिका पाँच रमाइलो बस्ती जुभानमा परेको छ जुभानमा परेका दस घरका जनालाई इलाका प्रहरी रत्नगरको टोलीले उद्धार गरेको छ उनीहरूलाई बचौलीको विद्यालयमा खुल्ला राखिएको छ अन्य घरका बासिन्दा भने आफ्ना आफन्तमा बास बसेका छन् वर्षा नरोकिएपछि चितवनका पूरै बस्तीहरू डुबानमा पर्न सक्ने भन्दै सुरक्षित स्थानतर्फ जान जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ चितवन ग्रीन लायन्स क्लबको आयोजनामा विद्यार्थीलाई लक्षित गरी भरतपुरमा हिजोदेखि शुरू हुने भनिएको अक्सफोर्ड चितवन शैक्षिक मेला दुई हजार चौध दुई दिनपछि सरेको छ विशेष कारण देखाउँदै मेला केही दिन पर सारिएको हो कार्यक्रम संयोजक जीवन रिसालले प्राविधिक कारणले मेला तीन दिन पछि सानो परेको जानकारी दिनुभयो उहाँले लगातारको वर्षाले पनि केही समस्या परेकोले मेला सानो परेको बताउनुभयो गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागि हो आज श्रावण तीस गतेदेखि भाद्र एक गतेसम्म भरतपुर गार्डन रिसोर्ट भरतपुरमा मेला गर्न थालिएको थियो अब भने भाद्र एक गतेदेखि तीन गतेसम्म सोही स्थानमा मेला आयोजना हुने संयोजक रिचालले जानकारी दिनुभयो मेलामा विद्यार्थीले स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय कलेज शैक्षिक संस्था र गुणस्तरीय शिक्षा बारे परामर्श लिन सक्नेछन् मेलामा उन्चालिसवटा स्टल रहने क्लबका सचिव देवेन्द्र रेग्मीले जानकारी दिनुभयो विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व विकास गरी समाजलाई नयाँ दिशातिर मार्ग निर्देश गर्नु कार्यक्रमको उद्देश्य रहेको रेग्मीले बताउनुभयो करिब बीस जनाले मेलाको अवलोकन गर्ने लक्ष्य करिब बीस हजारले मेलाको अवलोकन गर्ने लक्ष्य लिएको मेलामा स्वदेश तथा विदेशका शैक्षिक संस्थाको समेत समर्थन रहेको आयोजकले जनाएको छ चितवनमा मुख्य कार्यालय रहेको त्रिवेणी विकास ब्याङ्क लिमिटेडले सिन्धुपाल्चोकका पहिरो पीड़ितहरूलाई राहत स्वरूप दुई लाख बैसठी हजार बाहन्न रूपियाँ प्रदान गरेको छ एघारौं वर्षमा प्रवेश गरेको ब्याङ्कले हिजो भरतपुरमा विशेष कार्यक्रममा गरी चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल मार्फत सो सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको छ ब्याङ्कका अध्यक्ष लङ्कबहादुर केसीले सो रकमको चेक हस्तान्तरण गर्नु भएको थियो ब्याङ्कले कर्मचारीहरू मार्फत एक लाख एघार हजार एघार रूपियाँ द्वारा संस्थाको तर्फबाट एक लाख एकाउन्न हजार एकाउन्न रूपियाँ हस्तान्तरण गरेको हो बैंकका अध्यक्ष केसीले विपत्तिमा परेकाहरूलाई सानो सहयोग स्वरूप स्वरूप सो रकम प्रदान गरिएको बताउनुभयो अध्यक्ष केसीले वार्षिक उत्सवको अवसरमा भरतपुरको चौबिस कोटीमा रहेको सिटी साङ्घाई प्लाजामा एटीएम सेवा शुरूवात गरेको जानकारी दिनुभयो त्यस्तै बैंकले कास्कीको पोखरा स्थित न्यू रोडमा यही भाद्र महिनाभित्रमा शाखा सञ्चालन गर्नुका साथै देशभरका विभिन्न सात ग्रामीण भेगमा सीमित ब्याङ्किङ एकाई मार्फत सेवा विस्तार गर्न लागेको जनाएको छ त्यस्तै वार्षिक उत्सवको अवसरमा नै ब्याङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत आफ्ना शाखा रहेका प्रत्येक जिल्लाका एक सरकारी विद्यालयका छात्र छात्रा मध्ये एकजनालाई कक्षा नौदेखि बाह्रसम्मको अध्ययनको लागि वार्षिक पाँच हजार रुपियाँको छात्रवृद्धि प्रदान गर्ने अध्यक्ष केसीले घोषणा गर्नुभयो यसै गरी प्रवेशकले वार्षिक उत्सवको अवस्थामा आयोजना गरेको शिवण्ड प्रवृत्ति विषयक चित्रकला प्रतियोगिताका विजेताहरूलाई हिजै पुरस्कार वितरण गरिएको छ प्रतियोगितामा श्री जनप्रिय पब्लिक स्कूलकी शान्ति थापा पहिलो अर्किड स्कूलका सतीश न्यौपाने दोस्रो र समुदायिक इङ्ग्लिस बोर्डिङ स्कूलकी विपना गुरुङ तेस्रो भएकी छिन् प्रतियोगितामा नै सान्तुना भएका चितवन उत्सव माविका अध्ययनरत हाम्रो घर आश्रित सचिन तामाङ किरण र स्मल हेभेन मोडेल स्कूलका उदित राणा मगरलाई पनि पुरस्कार प्रदान गरिएको छ त्यसै गरी बैंकले वार्षिक उत्सवको अवसरमा नै शैक्षिक कर्जा घर कर्जा र प्रोफेसनल कर्जाको शुरूआत गरेको छ प्रोफेसनल कर्जा अन्तर्गत डाक्टर इन्जिनियर चार्टर एकाउन्टेन्ट वकिल शिक्षक तथा प्राध्यापकहरूका लागि संस्थापक तथा व्यक्तिगत जमानीमा रु दस लाखसम्मको व्यावसायिक व्यक्तिगत कर्जा प्रदान गरिने बैंकका व्यवसाय विस्तार शाखाका प्रमुख सुदीप खत्रीले जानकारी दिनुभयो कम गुणस्तरका सुनसादी बेचेको आरोपमा नानगढका केही सुनसादी पसल व्यवसायसँग लिइएको बयान सकिएको छ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयले यस सम्बन्धी मुद्दा हेरेको थियो गत फागुन महिनामा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको थियो झण्डै पाँच महिनापछि ढिला गरी मात्रै मुद्दा अघि बढ्न लागेको हो मुद्दाका सबै आरोपित व्यवसायीसँग बयान लिइएको र अब आवश्यक कानूनी राय सल्लाहका लागि सरकारी वकिलको कालीमा पछाइने तयारी भएको कालीले जनाएको छ अभियोग लागेका व्यवसायीहरूलाई बयानका लागि बोलाउँदा टारेर ढिला गरी उपस्थित हुँदा मुद्दा प्रक्रिया लम्बिएको कार्यालयले सुनाएको छ मुद्दाको सबै बयान सकिएको अब के कसरी अघि बढ्ने भन्ने बारे सरकारी वकिलसँग राय लिएर फाइल अघि बढाउँछौ कार्यालयमा भर्खरै आउनुभएका प्रमुख वासुदेव रेसालले बताउनुभयो घरका प्रमुख घरेलुका प्रमुख नियमावलीमा व्यवस्था भए अनुसार जिल्लाको अनुसन्धान निरीक्षण हुने व्यवस्था रहेको छ साथै उहाँले फाइल अघि बढाउन केही दिन लाग्ने हुँदा मुद्दा कहिले टुङ्गिन्छ भन्ने निदो नभएको बताउनुभयो छवटा पसलबाट नमुना संकलन गरिएकोमा पाँचवटामा भेटिएको कालीले जनाएको छ एउटामा भने आवश्यक गुणस्तर भन्दा पनि बढ़ी गुणस्तरीयता कायम भएको बताइएको छ अब उनीहरूलाई कुन कानूनले कार्यवाहीका लागि आकर्षित गर्छ त्यसका लागि सरकारी वकिलसँग राई लिने तयारी भइरहेको छ रिचालले बताउनुभयो आफ्नै अस्पतालका महिला कर्मचारीमाथि जबरजस्ती गर्ने उद्योगको आरोप लागेका चितवन अस्पताल भरतपुरका प्रबन्ध निर्देशक गोपाल गिरी सम्बन्धी मुद्दा फास्ट ट्र्याकबाट टुङ्गो लगाइने भएको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 पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम एस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो हवस् त बिहान सात बजीको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions Chowk Narayangarh phone one